सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्न अन्तरिम संविधानमा व्यवस्था गरेको छ तर चितवनका अधिकांश स्वास्थ्य संस्थाहरू प्रमुख विहीन हुँदा ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ग्रामीण क्षेत्रमा स्वास्थ्य सहायकले नै चिकित्सकको काम गर्दै आएका छन् तर लामो समयसम्म स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कर्मीहरूको अभाव भइरहेको छ सब हेल्थ पोस्ट हेल्थ पोस्टमा भर्खरै स्तर उन्नति भएका ठाउँहरूमा पद रिक्त भएको छ लोकसेवाबाट पास भएर आइसकेको छ अन्तर्वार्ता पनि भइरहेकोले माघ महिना भित्रमा रिक्त रहेको पदमा पद पूर्ति हुने र सेवा प्रभावकारी हुने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदारको विश्वास छ उन्नति भएका सब हेल्पोसबाट हेल्पोसमा भर्खर उन्नति प्रमोसन भएका हेल्पोसहरूमा हो दरबन्दी खाली भएको इन्टरभ्यू भइरहेछ धमाधम अब चाहिँ सिफारिस भएर आएपछि अब पठाउँछ लिखित भइसक्यो अब इन्टरभ्यू लिइरहेछ यो महिनाभित्र माघभित्र त सबै ठाउँमा आइसक्छ दरबन्दी खाली छ कहीँ ठाउँमा अब त्यो खाली भनेको लोकसेवा आयोगबाट सिफारिस भएर आएपछि लोकसेवाले चाहिँ यो गर्ने हो इन्टरभ्यू भइरहेको त्यहाँबाट आएपछि हामी सबै ठाउँमा पठाउँछौँ र अनि सेवा सर्वकारी हुन्छ अहिले पनि सेवा त दिइरहेको चितवनमा बिस स्वास्थ्य केन्द्र एघार उपस्वास्थ्य केन्द्र तथा चारवटा प्राथमिक स्वास्थ्य केन्द्र छन् यस्तै सहरी स्वास्थ्य क्लिनिक छवटा महिला स्वयं स्वयंसेविका पाँच सय जना गाउँघर क्लिनिक रहेको छ तर भएका स्वास्थ्य कर्मी पनि अनुपस्थित हुँदा पिएनकै भरमा अधिकांश स्वास्थ्य संस्था चल्ने गरेको पाइएको छ चितवनका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच हुन सकिरहेको छैन विपन्न समुदायका जनता उपचारका लागि सदरमुकाम आउन सक्ने अवस्था पनि छैन गाउँमै स्वास्थ्य संस्थाको भर पर्नुपर्ने अधिकांशको नियति छ त्यसमा पनि आवश्यक जनशक्ति र औषधि पर्याप्त प्राप्त नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् चितुवनमा छत्तिस जना स्वास्थ्य कर्मचारी रिक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ स्वास्थ्य केन्द्रहरूमा प्रमुख सहित कर्मचारी रिक्त छन् रिक्त दरबन्दी लोक सेवा आयोगबाट पद पूर्ति गर्नुपर्ने कारणले यस्तो समस्या उत्पन्न भइरहेको छ कर्मचारी रिक्त भएपछि केही समस्या त छ तर नियमित खोप कार्यक्रम भने प्रभावित नभएको बताउँदै फेरि पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदार स्वास्थ्य केन्द्र बिसवटा स्वास्थ्य चौकीहरू छन् अनि एघारवटा स्वास्थ्य चौकीहरू छन् अनि सहरी स्वास्थ्य क्लिनिकहरू छवटा छन् अनि हाम्रा महिला स्वयंसेविका पाँच सय छन् अनि गाउँघर क्लिनिक क्लिनिकहरू छन् यी निकायबाट सेवा चाहिन्छ र चाहिँ अब यी हाम्रो स्वास्थ्य संस्थाहरूको सबैमा दरबन्दी फुलफिल त छैन कहीँ चाहिँ रिक्त भएको पनि छ अब त्यो स्टाफ भएर सञ्चालन गर्दा चाहिँ सजिलो त किन हुन्थ्यो होइन तर चाहिँ हामीले खोप स्टाफै नभएर खोप केन्द्र बन्द गरेको भन्ने त छैन हामीले भएकै हामीसँग जुन म्यान पावर छ त्यसैको परिचालन गरेर हामीले चाहिँ नै खोप सेवा पनि दिइरहेछौँ त्यस्तो खोप सेवा बन्द भन्ने त कुरै भएन स्वास्थ्य क्षेत्रको यो समस्या बारे सरकारले समयमै समाधान गर्नुपर्ने देखिएको छ नेपालमा स्वास्थ्य क्षेत्रमा कुल दरबन्दीको चौध प्रतिशत पद रिक्त रहेको एक अध्ययनले देखाएको छ सोलिड नेपाल र मर्लिन नेपालले गरेको संयुक्त अध्ययनमा समयमै रिक्त पदपूर्ति हुन नसक्दा सेवाग्राहीले भरपर्दो स्वास्थ्य सेवा पाउन सकेका छैनन् पदपूर्ति भएका दरबन्दीमा समेत आधाभन्दा बढी स्वास्थ्य कर्मी आफ्नो कार्यक्षेत्रमा अनुपस्थित रहने गरेको पाइएको छ जसका कारण दुर्गम तथा ग्रामीण क्षेत्रका विपन्न महिला तथा बाल बालिकाहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ प्राय स्वास्थ्य कर्मी शहर तथा सुविधा युक्त क्षेत्रमा केन्द्रित हुने कारणले यस्तो समस्या सिर्जना भइरहेको छ सरकारी स्वास्थ्य सेवामा प्रति दस हजार जनसङ्ख्यामा दुई दशमलव नौ प्रतिशत स्वास्थ्य कर्मी रहेको देखिएको छ तर स्वास्थ्य सम्बन्धी सह श्राब्दी लक्ष्य प्राप्त गर्न प्रति दस हजार जन जनसङ्ख्या बराबर केही स्वास्थ्य कर्मी आवश्यक हुन्छ नेपालमा अझै प्रति दस हजार जनसङ्ख्यामा छ जना मात्रै स्वास्थ्य कर्मी उपलब्ध छन् सरकारले तत्काल स्वास्थ्य कर्मीहरूको पदपूर्ति गरी जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु जरुरी देखिन्छ